वर्षा पछि आज फेरि त्यस्तै झरी पर्यो धेरै वर्षा पछि आज फेरि त्यस्तै झरी पर्यो तिमीलाई नै सम्झेर हो कि तिमीलाई सम्झेरा हो कि हाँस्दा हाँस्दै आँसु झऱ्यो धेरै वर्षा पछि आज फेरि ते झरी पर्यो सँगै थियो यो झरीमा जमा एक्लै भए त्यो झरीमा हामी दुवै सँगै थियो यो झरीमा जमा एक्लै भए एक्लै भए रुझ्न मन लाग्यो एक्लै भए रुझ्न मन लाग्यो कहाँ छौ तिमी बुझ्न मन लाग्यो कहाँ छौ तिमी बुझ्न मन लाग्यो धेरै पछि आज फेरि त्यस्तै यो झरी त्यहाँ पनि परेकै होला त्यो झरी तिमीले पनि सम्झौ होला यो झरी त्यहाँ पनि परेकै होला त्यो झरी तिमीले पनि सम्झौ होला जसरी मारुए तिमीलाई सम्झेर जसरी मारुए तिमीलाई सम्झेर त्यसरी नै तिमी पनि रोयो होला त्यसरी नै तिमी पनि रोयो होला धेरै वर्ष पछि आज फेरि त्यसै धेरै वर्ष पछि आज फेरि त्यस्तै छरी पारो तिमीलाई नै सम्झेर हो कि तिमीलाई नै सम्झेर हो कि हाँस्दा हाँस्दै आँसु जर्यो तेरे बरसा पाछिया जलते तेरी कैसे ते झरी पर